रानी बाँचिरौ धरतीमा हावा बाहुन्जेल तिमीलाई माया गर्नेछु तिम्रै भर पर्नेछु हे सानो यो मेरो परान राहुन्जेल सम्मानी बाँचिरौ धरतीमा हावा बाहुन्जेल तिमलाई माया गर्ने छु तिम्रै भर पर्ने छु सानो बिर्सिरा छु तिमलाई नै सम्झेर धरतीमा हावा बाहुन्जेर तिमीलाई माया गर्ने छु तिम्रै भर पर्ने छु सानो अचल माया सधैँलाई साँचेरा धरतीमा साँचेर धरतीमा हावा बाहुन्जेल तिमलाई माया गर्ने छु तिम्रै भर पर्ने छु ए सानो कहिले नि सधैँ पूजा गर्नेछु सानो यो मेरो परान रहन्छ यो मेरो परान रहन्जेल गल्तीमै मेरो अक्सिजन मिडिया प्रणालीको प्रस्तुति धनराज वास्तविकको उत्कृष्ट लयमा निमराज केसीको लोकदोहोरी गीत धरतीमा हावा बहुन्जेल जसमा शब्द रहेको छ निमराज केसी स्वर रहेको छ रामजी खाँड र कामना ओलीको